स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जमा रोजाइमा लोक भाकाको अर्को एउटा रमाइलो बसाइ लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ रोजाइमा लोक भाकाको व्यवसाय लिएर हामी हरेक हप्ताको दुई दिन आउँछौ दुई पटक आउँछ मङ्गलबार र बिहिबार आज बिहिबार यो बसाइ हो र आजको बसाइमा पनि हामी तपाईँकै रुचामा रहेका सुमधुर लोकदोहोरी भाकाहरू तपाईँको माझमा राख्छौँ यदि सुन्न मन लागेको छ कुनै पनि लोकदोहोरी भाका भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँकै लागि खुल्ला छ आउनुहोला अनि आफ्नो रोजाइमा रहेको भाका हामी तपाईँको माझमा पक्कै पनि राख्नेछौँ आफ्नो रोजाइमा रहेको भाका सुन्नको लागि तपाईँ आतुर हुनुहुन्छ जस्तो पनि लागिरहेको छ फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको ला तपाईँको लागि खुल्लै छ र रोजाइमा लोक भाकाको व्यवसायमा विशुद्ध रूपमा हामी नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा रहेका तपाईँले अत्यधिक मन पराउनु भएको तपाईँको मनमा बस्न सफल अनि तपाईँले सधैँ गुनगुनाइरहने तिनै सुमधुर लोकधरी भाकाहरू राख्ने गर्छौँ र आज पनि पक्कै पनि हामी तपाईँको रोजाइमा रहेको भाका तपाईँको लागि राख्ने नै छौँ र रोजाइमा लोक भाकाको व्यवसायमा कोही साथी आइसक्नु भएको छ रिजनको सङ्केत मिलाएछ म उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ म ब्रह्मनगरबाट ब्रह्मनगरबाट राधिका है हजुर के छ राधिका हालखबर ठिकै छ दिदी खाजा खानुभयो ठिक छ मेरो पनि खाजा खानुभयो कि छैन खाजा त खाएको दिदी खाइसक्नु भयो हजुर ल ठिक छ रोजाइमा लोक भाकाको यो व्यवसायमा तपाईँसँग धेरै कुरा गर्दिनँ कुन भाका सुन्नुहुन्छ आज के अरे के भन्नुभएको थियो बुझिनँ ए कुन भाका सुन्नुहुन्छ आज कार्यक्रममा भनेको के ए भनिसक्नु भएको छ अनि तपाईँलाई मनपर्ने भाका चाहिँ तपाईँले कसलाई सुनाउनुहुन्छ विशेष गरी एकजनालाई मात्र सम्झिनुहोस् पाइँदैन धेरै धेरै धन्यवाद छ राधिकाजी आउनुभयो तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि बच्छ रेडियो सँगै रहनु होला है ल नमस्कार यति बेला राधिकाजीकै रोजाइमा रहेको भाकालाई सहमति जनाउँदै अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ नेपालीबाट कृति पौडेल के गर्नुहुन्छ कृति यत्तिकै बस्नुहुन्छ आज कार्यक्रममा पहिलो पटक हो कि जस्तो लाग्यो कृतिसँग भेट <laughs> ल ठिकै छ कस्तो लाग्यो एकदमै राम्रो छ एकदमै राम्रो छ भर्खर सुन्नु भएको छ भर्खर कार्यक्रमको स्टार्ट पनि भएको छ है अनि हाम्रो राधिकाजीले रोजिसक्नु भएको छ गीत तपाईँले रोज्न त पाउनु भएन कसलाई सम्झिनुहुन्छ एकजना नजिकको व्यक्तिलाई तपाईँले सम्झिनुहोस् मेरो हुन्छ आउनुभयो खुसी लाग्यो कृति रेडियो सुन्दै गर्नु होला है ल नमस्कार नमस्ते Thank you. कसरी मुटुमा सल्किँदै आँसु पनि आँखामा झल्किँदै छोडको घाउ बल्झाउ नआउँछ बरु मलाई मारेरै जाउ सानो यति धेरै रुवाएर के पाउँछ मोटुमा सल्किँदै आँसु पनि आँखामा झल्किँदै बिछोडको घाउ बल्दा न बरु मलाई मारेरै जाऊ सानो यति धेरै रुवाएर के पाउँछ बरु मलाई मारेर जाऊ सानो यति धेरै रुवाएर के पाउँछ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 मैले पनि खाइसकेँ अनि एन्जेल आज रोजाइमा लोकभाकाको बसाइमा आउनु भएको छ कुन गीत सुन्न मन लाग्यो यहाँलाई सम्झिरहन्छु मायालाई हरेक पल पल हो कसलाई सुनाउनुहुन्छ नि विशेष गरी यो भाका चाहिँ हुन्छ कार्यक्रममा आउनुभयो एन्जेल खुसी लाग्यो यसरी नै माया गर्नु होला है भन्दै थिएँ गइसक्नु भएको छ यति बेला एन्जेलजीको रोजाइमा रहेको भाका हामी पक्कै पनि राख्छौँ त्योभन्दा अगाडि चाहिँ कोही साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो गइसक्नु भएको हो कि जस्तो लाग्यो ठिकै छ तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला भने हेन्सुलजीको रोजाइमा रहेको भाका तपाईँको लागि पनि

सम्झिरहन्छु मायालाई हरेक पला पला कहाँ छौ ए मेरो मुटु भेटनालाई आउँथे चारी भाइ भुर भुरु उड्दै पानी भाइ बग्दै सला सला साथैमा जुन छ मेरो आत्मा रोए संसार सम्झिरहन्छु मायालाई हरेक पल पल कहाँ छौ ए मेरो मुठो भेट्न पानी भाइ भोर भोर उड्दै पानी भाइ बग्दै सला सला चारी भाइ भोर भोर उड्दै पानी भाइ बग्दै सला सला उड्दै सना सना ज्योतिषलाई झै जोखा आउँदा तिमी भएको ठाउँ थाहा नपाउँदा सम्झिरहन्छु मायालाई हरेक पला पला कहाँ छौ ए मेरो मुठो भेटना चारी भाइ भुरु भुरु उड्दै पानी भाइ बग्दै सला सला सोखाना नआउँदा तिमी भएको ठाउँ थाहा नपाउँदा सम्झिरहन्छु मायालाई हरेक पल पल निकै नै मिठो भागा तपाईँले सुनिसक्नु भएको छ रुजाइमा लोक भाकाको व्यवसाय राख्नु भएको छ र तपाईँको रुजाइमा रहेका सुमधुर भाकाहरू तपाईँको लागि प्रस्तुत पनि गरिराखेका छौँ यदि तपाईँलाई पनि सुन्न मन लागेको छ कुनै पनि लोकदोहोरी भाका नयाँ भाका तपाईँलाई मनपर्छ जुन गीत सङ्गीत भर्खरै बजारमा आएका छन् लोकगीत सङ्गीत ती गीत सङ्गीतसँग तपाईँ नजिक हुनुहुन्छ सुन्न मन लागेको छ भने आउनुहोला त्यसै गरी पुराना पुराना भाका तपाईँलाई मनपर्छ पुराना गीत सङ्गीत पनि तपाईँले सुन्ने गर्नुहुन्छ र अहिले सुन्न मन लागेको छ भने तुरन्तै फोन प्रयास गर्नुहोस् दुईवटा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 जय जय होस् किन मिठो भाका रोज्नु भएको छ कसलाई सम्झिनुहुन्छ नि यो भाका मार्फत चाहिँ तपाईँको नजिक एकजना व्यक्ति नजिक हजुर ल हुन्छ अहिले भने तपाईँबाट छुटिन्छ है ल नमस्कार मायाजी हुनुहुन्थ्यो जय जय होस् निकै नै मिठो भाका रोज्नु भएको छ र यही भाकामा सहमति जनाउँदै कोही साथी हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ बकुलरदेखि शर्मिला पौडेल अनि शर्मिलाले गीत रोज्न त पाउनु भएन कसलाई सुनाउनुहुन्छ विशेष गरी अब बज्ने गीत चाहिँ मायाजीले रोज्नु भएको गीतलाई हुन्छ आउनुभयो खुसी लाग्यो रेडियो सुन्दै गर्नुहोस् है ल नमस्कार 着吗？ जय जय हजुर सुन्नुहोस् न के भयो कति कराइरह्यो कि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 सम्पर्क वीरेन्द्रनगर तिन खुरखुरे बजार प्रोपाइटर निलकुमार लामी लामिछाने शोभा छाने फोन शून्य छपन्न पाँच तिरासी दुई सय नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार जालामा विशेष छुट गरिन्छ के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू काठभन्दा सस्तो रङ रोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल चोक फोन शून्य शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छप्पन्न पाँच बयासी एक सय पन्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ हेर न कान्छी घर त बनाइयो अब यो घरमा लगाउने रङ कहाँबाट लिएर आउने होला मेरो छोरीको पनि बिहे आँटियो अब हेर्नुहोस् न विवाहका लागि फर्निचरका सामानहरू कहाँबाट ल्याउने भनेर सोचेर बसेको ल तपाईँहरूलाई थाहा छैन खोलेसिमल बजारमा रहेको विश्वासिलो र भर पर्दो पसल बमजन हार्डवेयरमा जानुहोस् न तपाईँको घरको लागि राम्रा राम्रा रङहरू अनि तपाईँको छोरीको बिहेका लागि विभिन्न डिजाइनका फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइहाल्नुहुन्छ नि हजुर विभिन्न रङ छड सिमेन्ट हार्डवेयर सम्बन्धी सम्पूर्ण सामानहरू दक्ष मिस्त्रीहरूद्वारा तयार पारिएका गुणस्तरीय फर्निचरहरू सुपथ मूल्यमा पाइनुका साथै अफिस डेकोरेसन स्कुल डेकोरेसन र होम डेकोरेसन गर्नु परेमा पनि हामीलाई सम्झिनुहोस् सम्पर्क बमजन हार्डवेयर खोलेसिमल बजार प्रोपाइटर युवराज बमजन सम्पर्क फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी नौ सय छयानब्बे मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न बहत्तर नौ सय बयासी पुनश हामी कहाँ होम डेलिभरीको पनि व्यवस्था रहेको छ छोराको बिहेका लागि घरगहनाको जिम्मा लक्ष्मीलाई कपडाको जिम्मा मलाई तर भिडियो क्यामेराको जिम्मा कसलाई दिने होला चौधरी फोटो एन्ड भिडियो मिक्सिङ सेन्टरलाई फोटो एन्ड भिडियो मिक्सिङ सेन्टरलाई हजुर हामी कहाँ शुभ विवाह व्रतबन्ध पार्टी पिकनिक जन्मदिन लगायत विविध समारोहमा स्तरीय भिडियो सुटिङ अफलाइन अनलाइन डिजिटल भिडियो मिक्सिङ एडिटिङ टेलिफिल्म फिल्म बनाउनु परेमा हामी कहाँ सम्पर्क राख्नुहोस्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 अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम रोजाइमा लोकभाका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 राखिराखेका छौँ यदि तपाईँलाई पनि सुन्न मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर ए निलम हो के छ निलमजी हाल खबर <laughs> एकदम आराम छ सँगसँगै आउनुहुन्छ अब त छुट्याउनु पनि गाह्रो पर्न लागिसक्यो कि निलमजी हो कि पवनजी हो भनेर अलिकति <laughs> सम्झिनुपर्छ कि है खै बोली एउटै हो कि शक्तिखुर भनेपछि म झुक्किने हो उस्तै उस्तै होला है त्यो पनि होला है ठिक छ अनि निलम खाजा भइसक्यो है भइसक्यो मेरो पनि अहिले कार्यक्रम सुनिराख्नु भएको छ ल ठिकै छ रम्नु पनि पर्यो नि त होइन र अनि आज कुन भाका सुन्न मन लाग्यो आकाश हो मैले भाषा कसमै खाइसके जुन जुनी म त उनकै हो है कसलाई सुनाउनुहुन्छ एकजनालाई मात्र सम्झिनुहोस् एकजना मात्रै मेरो चितनको एकजना बहिनी हुन्छ निरु बहिनी अनि अर्को बद्री दाई हुनुहुन्छ कि अनि पवनजाङ भण्डारी दाई विशेष हुनुहुन्छ है त चोरेर गरेँ नरिसाउने ल हुन्छ अहिले भने बिदा हुन्छ है ल नमस्कार निलमजी हुनुहुन्थ्यो यति बेला र धरतीकुनको आकाश जुनकै हो निकै नै मिठो भाका रोज्नु भएको छ सायद यही भाका मन परेर होला कोही साथी सहमति जनाउँदै आउनु भएको छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म भण्डारादेखि रचना लामा भण्डारादेखि रचना लामा रचना हजुर गीत रोज्न पाउनु भएन तपाईँले धरती कुनको आकाश जुनकै हो भन्ने भाका रोज्नु भएको छ निलमजीले कसलाई सुनाउनुहुन्छ एकजना मात्र पेस गरी सम्झिनुहोस् एकजना मात्रै हाम्रो रचनाजीको एकदम नजिकको व्यक्तिको हुनुहुन्छ उहाँलाई मात्र सम्झिनुहोस् सोनीलाई ल हुन्छ अहिले भने छुट्टिन्छ है ल नमस्कार नमस्ते कसकै जुन छाड्छु म भन्दिन उनको बाहेक कसैको भन्दिन हर्दिक उनको आकाश जुनकै हो मैले बाछा कसामै खाइसके जुनी जुनी म त उनकै हो हार्छु म भन्दिनँ आउँदैन धरती कुनको आकाश झुम्कै हो मैले बाछा कसमै खाइसके जुनी जुनी म त उनकै हो मैले बाछा कसमै खाइसके जुनी जुनी म त उनकै हो साँझ कसमै खाइसके जुने जुने म त हुन्कै हो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ र रोजाइमा लोक भाकाको व्यवसायसँगै हुनुहुन्छ तपाईँको रोजाइमा रहेका सुमधुर लोकदोहोरी भाकाहरू तपाईँको माझमा प्रस्तुत गरिराखेका छन् तपाईँसँग धेरै लामो कुराकानी पनि गरिराखेको छैन किनकि तपाईँलाई सुन्न मन लागेको भाका तपाईँले सकेसम्म धेरै सुन्नुहोस् यही उद्देश्यले नै थोरै कुराकानी गरेको छु र यति बेला कोही साथी फेरि आइसक्नु भएको छ अरे रिजनको इसारा मिलाएछ मलाई म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कुसुन्दरदेखि कमल तामाङ कमल तामाङ हजुर अनि के गर्नुहुन्छ कमल म पढ्छु पढ्दै हुनुहुन्छ राम्रोसँग पढ्नुहोला आज कुन भाका रोज्नुहुन्छ यहाँले म पूजा गर्छु हजुर म पूजा गर्छु ए म पूजा गर्छु मायाको है हजुर ल ठिक छ कसलाई सुनाउनुहुन्छ यो भाका विशेष गरी एकजना मात्रै मेरो साथी अनिललाई हुन्छ आउनुभयो खुसी लाग्यो बिदा हुन्छु तपाईँको रोजाइमा रहेको भाका पक्कै पनि बच्छ सुन्दै गर्नु होला है ल नमस्कार यति बेला रोजाइमा लुङ भाकाको व्यवसायमा हुनुहुन्छ तपाईँ र तपाईँको रोजाइमा रहेका भाकाहरू राख्दा राख्दै आजको कार्यक्रमको लगभग अन्तमा आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले व्यवसायलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगइन गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र यतिन्जेलसम्मको प्राविधिक साथको लागि रिजललाई राजलाई दुवैजनलाई धेरै धेरै धन्यवाद दिन्छु राज आज जो जो साथीहरू फोन सम्पर्कमा आउनुभयो तपाईँलाई पनि धन्यवाद छ फोन प्रेस गर्नुहुने तपाईँलाई पनि धन्यवाद छ तपाईँको रोजाइमा रहेको भाका प्रस्तुत गर्नको लागि फेरि हामी मङ्गलबारको बसाइ लिएर तपाईँलाई भेट्न आउने नै छौँ त्यतिन्जेलसम्मको लागि भने रोजाइमा लुक भागाको यो बसाइबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार सम्झेर म पूजा गर्छु मायाको चाहे सानो साथिने नदिने पर पर्छु मायाको आएको छु म हेर तिमीलाई आफ्नै मनमुटु सम्झेर म पूजा गर्छु मायाको तिम्रै चाहे सानो नै नदिने सराबै पर्छु मायाको तिम्रै चाहे सानो नै नदिने सराबै पर्छु मायाको एक सय चार थोप्लो पाँच मेगा हल स्पेली सविदा अविशे